सतासी पुरानो स्वयंभू पार्टी नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता अमाल अब खबर विस्तारमा संविधान बन्न नसकी संविधान सभा विघटन भएको आज एक वर्ष पूरा भएको छ राज्य पुनर्संरचना लगायतका मुद्दामा दलहरू बीच सहमति जुट्न नसकेपछि गएको वर्ष जेठ चौधमा संविधान सभा विघटन भएको थियो दुई वर्षको अवधि रहेको संविधान सभाको म्याद पटक पटक चार वर्ष पुर्याउँदा पनि नयाँ संविधान जारी हुन सकेको छैन सत्ता राजनीतिमा बढी केन्द्रित हुने दलहरूका अडानकै कारण संविधान सभा विघटन भएको भन्दै कतिपयले जेठ चौध गतिलाई कालो दिनको रूपमा समेत परिभाषित गरेका छन् संविधान सभा विघटन भए लगत्तै केही दिन संविधान सभा पुनर्स्थापनको बहस गरेका मुख्य राजनीतिक दलहरू संविधान सभाको नयाँ चुनाव गर्ने टुङ्गोमा पुगेका छन् चुनाव गराउनकै लागि प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा सरकार समेत गठन भएको छ तर चुनावको मिति अझै तोकिएको छैन सरकार र मुख्य दलका नेताहरूले चुनावको मिति चाँडै घोषणा गर्ने बताए पनि कतिपय दलहरू अझै चुनावको विरोधमा छन् त्यसैले मुख्य दलले मङ्सिरमा चुनाव हुन्छ भने पनि नागरिक अझै विश्वस्त हुन सकेका छैनन् यसै बीचमा निर्वाचन आयोगले मतदाता नामावली संकलन र दल दर्ताको कामलाई भने तीव्रता दिएको छ सोमबारसम्म आयोगमा एकसठी दलले दर्ताका लागि निवेदन दिएका छन् आयोगले आफ्नो काम गरे पनि निर्वाचन सम्बन्धी ऐन कानूनमा दलहरूबीच सहमति जुट्न सकेको छैन मन्त्री परिषद बैठकले उपराष्ट्रपति परमानन्द झाको चीन भ्रमण स्वीकृत गरेको छ उपराष्ट्रपति झाले जेठ एक्काइसदेखि छब्बिससम्म हुने चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ आज बिहान बसेको मन्त्री परिषद बैठकले चीनमा जेठ पच्चिसदेखि एकतिससम्म हुने दक्षिण एसियाली जनसङ्ख्या तथा विकास सम्मेलनमा भाग लिन क्षेत्रीय प्रशासक आत्म आत्माराम पाण्डेलाई र जेठ सत्ताइसदेखि हुने बेलायतको लेखा परीक्षण भ्रमणका लागि महालेखा परीक्षक भानुप्रसाद आचार्यलाई पठाउने निर्णय गरेको छ यस्तै नेपाल र भारतका सेनाले संयुक्त रूपमा गरेको सगरमाथा आरोहणका क्रममा सेनाले गर्ने विशेष कार्यक्रममा भाग लिन भारतका सेनाध्यक्षलाई बोलाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री माधव प्रसाद पौडेलले जानकारी दिनुभएको छ मन्त्री परिषद बैठकले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका विभिन्न जिल्लाका दरबन्दी हेरफेर पनि गरेको छ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उच्च स्तरीय राजनीतिक समितिको औचित्य समाप्त भइसकेको बताउनु भएको छ बेरीगंजमा आज आयोजित पत्रकार सम्मेलनमा यादवले उच्च स्तरीय राजनीतिक संयन्त्रको औचित्य सकिएको भन्दै समितिमा आफ्नो पार्टी र नेकपा माओवादी पनि सामेल नहुने स्पष्ट पार्नु भएको छ वृहत रूपमा सम्पूर्ण राजनीतिक दलहरूको सहभागितामा उच्च स्तरीय राजनीतिक समिति गठन गरिएको खण्डमा मात्र आफूहरू वार्तामा बस्न यादवले बताउनु भएको छ यथास्थितिमा आगामी मङ्सिरमा पनि निर्वाचन हुने सम्भावना नरहेको भन्दै यादवले मङ्सिरमा संविधान सभाको चुनाव भइहाले पनि त्यसैले बनाउने संविधान सभा फेरि सत्ताकी हानथाप गर्ने खेलमा अल्झिने र मुलुकले संविधान नपाउने ठोकुवा गर्नु भएको छ मुलुकमा अहिले निर्वाचनको आधार नै नबनेको भन्दै उहाँले नागरिकता वितरण मतदाता परिचय पत्र निर्वाचन सम्बन्धी नयाँ कानून तयार नभई भौतिक र राजनीतिक तवरमा निर्वाचनको वातावरण बन्न नसकेको बताउँदै मङ्सिरसम्ममा चुनाव नभए मुलुकमा अझ जटिलता थपिने बताउनु भएको छ चार दलकै सिन्डिकेटका कारण मुलुक अन्यलता फँसेको भन्दै यादवले प्रमुख राजनीतिक दलहरूले लोकतन्त्रको दुहाई दिएर शासन सत्तामा कर्मचारी तन्त्रलाई हावी गराइरहेको टिप्पणी गर्नुभएको छ चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी एउटा कर्मचारी भएकोले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको पदबाट राजीनामा दिएमा मुलुकमा चुनावी वातावरण बन्न सहयोग पुग्ने यादवको भनाइ छ नेपाल आदिवासी जनजाति महासंघले एक जाति एक प्रतिनिधि सुनिश्चित नगरेको प्रति विरोध जनाएको छ महासंघ र बीच भएको बीस बुधे सम्झौता अनुसार एक जाति एक प्रतिनिधि सुनिश्चित नभएको भन्दै महासंघले विज्ञप्ति जारी गर्दै घोर आपत्ति प्रकट गरेको छ देशमा अहिले संविधान सभाको निर्वाचनको प्रक्रिया अगाडि बढिरहेको अवस्थामा चार राजनीतिक दल मात्रको निर्णयबाट संविधान सभा सदस्य सीट संख्या छ सय एकबाट घटाई चार सय एकानब्बे कायम गर्ने सहमति र निर्वाचन आयोगले प्रस्ताव गरेको थ्रेस प्रति नेपाल आदि आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ विज्ञप्ति मार्फत विघटित संविधान सभा निर्वाचनको नियमलाई यथावत कायम राख्न समेत नेपाल आदि नेपाल आदिवासी जनजाति महासंघले माग गरेको छ लमजुङको सुन्दर बजारमा नेपाली कंग्रेसका कार्यकर्तालाई एकीकृत नेकपा माओवादी सम्बन्ध अखिल क्रान्तिकारीमाथि आक्रमण गरेका छन् आक्रमणबाट सुन्दर बजारमा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको लमजुङ क्याम्पसमा अध्ययनरत अखिल क्रान्तिकारका चारजना विद्यार्थी घाइते भएका छन् सुबियो निर्वाचनको तयारीमा आज बिहान सुन्दर बजारमै रहेको मातृभूमि क्याम्पसका विद्यार्थीसँग छलफल गर्ने क्रममा कंग्रेस कार्यकर्ताले एक्कासी आक्रमण गरेको अखिल क्रान्तिकारीले जनाएको छ नेपाली कंग्रेस सुन्दर बजार गाउँ कार्य समितिका दलका सभापति मुरली कुमार र तरुण दल सुन्दर बजारका अध्यक्ष उत्तम गुरुङ सहितका तीस चालिस जनाले एक्कासी आक्रमण गरेर आफ्ना कार्यकर्तालाई आक्रमण गरेको क्रान्तिकारीले जनाएको छ घाइते हुनेमा अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष हरिबहादुर मिजार सहित लमजुङ कृषि क्याम्पसमा अध्ययनरत नरेन्द्र पनेरो कृष्ण प्रसाद भट्ट र उमेश तिमिल सिन्हा रहेका छन् तिमिल टाउकोमा चोट लागेका कारण नमुना सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी सुन्दर बजारले जनाएको छ कुपोषणका कारण विश्वभरका एक चौथै बालबालिकाको पठन पाठनमा गम्भीर असर परेको एक अध्ययन प्रतिवेदनले जनाएको छ बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको प्रतिवेदनमा कुपोषित बालबालिका बीस प्रतिशत कम साक्षर हुने उल्लेख गरेको छ भारत पेरु र भियतनामका हजारौँ बालबालिकामा आधारित अध्ययनपछि save the children food for thought शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको हो पोषणयुक्त खानेकुराको बापले बालबालिकाको पढ्ने र लेख्ने क्षमतामा गम्भीर असर गर्ने उनीहरू कम बढ्ने र कमजोर हुने र उनीहरूको पूर्ण मानसिक विकास हुन नसक्ने प्रतिवेदनमा उल्लेख छ अवस्था अपराह चार बजेको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार